चालिस अनि त्यस हिउँद बिस्तार बिस्तार घर्केर बर्खाका पालुवा फुट्न थाले खोलाका माछा र माझीका घैँटाका पीठ पनि निख्रे उखुपेलले काम पनि चाँडै नै सकिएकाले अब केही महिना ज्याला बोहनीको काम पनि बन्द हुने हुन्थ्यो हो चाँडै एक दुई झार पानी परिदिएदेखि त बारीमा काम पनि चल्ने थियो बारी जोत्ने र फोर्ने काम अनि केटाकेटी र बुढाखाडाका पेटमा केही तातो पर्ने थियो तर यसपालि के पो हुन आँटेको हो कुन्नी हर साल वैशाख सुरुमा आउने बारी जोत्ने पानी पनि नआइदिएर झन्डै वैशाख बित्न लाग्दा पनि वर्षाको लक्षण देखिएको थिएन खेतीवालहरू पुरपुरामा हात लाएर आकाश ताकेर बस्थे अझ खेतीवालहरूलाई भन्दा पनि आफ्नो खेती नहुने यी मजुरा माझीहरूलाई पो वर्षाउ नहुँदा ज्यादै पोलो पर्छ किनभने गाउँका केही हुँदाखाँदा कृषकका लागि त केही छैन हिउँदका सुरुका दिनमा भित्राएका भकारीका अन्न झेक्दै खान सक्छन् तर नब्बे प्रतिशत अर्काका खेतीमा ज्याला बोहनी गर्नुपर्नेलाई याममा वर्षाउ नभएर हात बाँधेर बस्नु पर्यो भने ताउलो कहाँबाट पोल्ने इन्द्रावती किनारका ती माझीहरूका गाउँमा एक किसिमले सुक्खा र भोकको महामारीको लक्षण देखा परेको थियो अब के गर्ने हो पुछार चौरमा भेला भएका गाउँमा बाँकी रहेका माझीहरूका अनुहारमा प्रत्यक्ष चिन्ताका भावहरू खेल्न थाले खोइ यस वर्ख पानी चाँडी पर्ने लक्षण छैन काम चल्ने लक्षण छैन हर्के माझीले टन्टलापुर घामबाट आँखा बचाउन हत्केलाको छहारी निधारमा बनाउँदै पश्चिम उत्तर कुना अर्थात् नालदुम देवपुरको दोसाँतको आकाशमा हेऱ्यो यस ठाउँमा वर्षा चल्न त्यतैबाट बादल उठ्नुपर्छ तर त्यहाँ साँच्चै एक छिटो बादल पनि थिएन आकाश पग्लेको पारो झैँ जल गर्दै चम्किरहेको थियो अब त कुवा पँधेरा सिम पनि सुक्दै गइसके यस्तो खडेरीको लक्षण यता दस वर्षदेखि यस गाउँले देखेको थिएन प्रकृतिको साथै गाउँका निमुखा माझीहरूका पनि जीवन रस सुकेर एउटा कङ्कालको वर्ग गाउँमा दृष्टिगोचर हुन थाल्यो सम्पूर्ण हाड छालाको ढाँचा टाँसिएको सुकेको ठुटो काठको जस्तो मनुष्याकृति तिनका काखमा भोकले बिलबिलाउने दरिद्रता र भोकैका सजीव आकृति चाहिँ काला कल्चौडा बालक केटाकेटी उदास आँखामा एउटा गहिरो मातृत्वको पीडा बोकेर टुलु टुलु शून्यमा हेरिरहेका आमाहरू एउटा विवाद तर छाती चिर्ने खालको दृश्यले गाउँ व्याप्त पार्यो पहाडका कन्दरा कन्दरा धरतीका चोइटा चोइटा आकाशका बिन्दु बिन्दुमा एउटै ध्वनि गुन्जे छै लाग्यो अफ भोक अफ भोक रोग होइन भोकको महामारी यस्तो महामारी बाह्र वर्ष के दुई बाह्र वर्ष यता भोग्नु परेको थिएन यस गाउँले त्यसो त माझीहरूका झुप्रामा हरेक साँझ बिहान भोकको चितकार हुन्छ तर यो विशेष रूपको थियो छाप्राका कुना काप्चाबाट सुकेको ध्वनि छुट्छ आमा भोक लाग्यो भोक लाग्यो भन्या खान ल्याऊ तर आमाले कहाँबाट दिन्छ भोकको ओखती वनका गिठो र भ्याकुर करेसामा सिस्नु पनि त चपाइसके भोका मानव सलाहले पुछार चौरको डिलमा उभिएर निधारमा हत्केलाको छहारी पारेर तल इन्द्रावतीको बगरतिर हेर्दा इन्द्रावतीको पानीमा पनि आगो लागेको भ्रम आँखामा पस्थ्यो आँखाहरू तिरमिराउँथे यसपालि वर्षाउ छैन गोल्थेका नालदुमको नाकमाथि पुगेका आँखाले ऐनाका पारामा टिक्न नसके झै फर्केर भन्छन् अ लक्षण त्यस्तै छ पानी पर्ने भा रामकोटका थुम्कामाथि कहिलो कहिलो बादल पानी बोकेको बादलका झुप्पा कहिले पो झुन्डिसक्नुपर्ने हो तर बुढो भुमाले आफ्ना लगभग चार विषय अनुभव बोल्दै आफ्ना आँखा इन्द्रावतीका फाँटतिर झुकाउँछ घाटमा बेवारिस छैँ पल्टिएको डुङ्गी पनि आज भोकको ज्वालामा सल्के छै देखिन्थ्यो बुढा आँखाले भ्रमको तस्विर त्यहाँ आविष्कार गर्छन् लाल गेडियाएर डुङ्गा सोच्याउँदै पानीमा हेर्न लागेकी छ तर यो भ्रमको तस्विर उसको धेरै बेर रहन्न बुढाका आँखाबाट बेहोसमै दुई थोपा आँसु धरतीमा खस्छन् यसै गरी अब महिनाभर वर्षाउ भएन भने बम्बे माझीको स्वरमा गहिरो चिन्ताको ध्वनि थियो उसका आँखामा चलचित्रको रिल दगोरे झैँ एउटा जीर्ण छाप्रो र त्यसभित्र अठाइ नअठाइ छुचुन्द्रे ताती झैँ मानव कङ्कालका चित्र दगोरे उनीहरूको आर्त स्वर उसका मस्तिष्कमा फलामे घन झैँ बज्रिए अब साना काजीका अगाडि पोल्टो थाप्ने बाहेक अर्को बाटै के छ र भुमा माझीले हारेको स्वरमा सुझायो बुढाकाजीले बगरको खेत बनाएर खानु तीन वर्ख बाली माप भनेछन् छन् त्यसलाई बनाउन साना काजीले केही सामल दिए भने यी बेकारीका दिन जति काटेर त्यस खेतलाई उब्जा दिने बनाउन पाए बाङ्सिरसम्म त गेडो मुठु भित्राउने आसमा बाँच्न सकिन्थ्यो बुढा भुमाको सुझावको अतिरिक्त त्यहाँ दोस्रो विकल्प नै के थियो र माझीहरूको अगाडि मन लागि वा नलागी उनीहरू भुमा बुढालाई अघि लगाएर सानो काजीका शरणमा पुगे सानो काजी यस बतास शून्य जेठको फलाम पगाल्ने धूपमा आफ्ना गण हरे बुदुनेका साथमा हवेलीको बगैँचामा मेजमा बसेको थियो को हुने उसले क्याम्पाको मूल ढोकाबाट ताती लागेर बगैँचातिर आउन लागेका झुत्रा झाम्रा मैला थैला कम्मर झुकेका ढाड कुप्रिएका हाड छाला पेट जोडिएर कङ्काल रूप लिएका दरिद्र नारायणका पल्टनमाथि घृणा र अरुचिको दृष्टि फ्याँक्दै सोधे किन आएका यी कसले बस्न दियो यिनलाई तर हरेर बुधुनेले उसको प्रश्नको जवाब दिन नपाउँदै त्यहाँ बिस तिसमा माझीको झुन्ड आएर सानो काजीको अगाडि घुँडा मारेर बस्यो र सबैको प्रतिनिधित्व गर्दै बुढो भुमाले आफ्नो सबै फिराद गाउँमा वैरिएको सुक्खा र भोगको भयङ्कर महामारीको चित्र खिच्यो तर त्यस खालको भोग र गरिबीको मार्मिक चित्र हेर्ने र बुझ्ने मर्मस्पर्शी आँखा आजको सत्ताको राजनीतिको ज्वलन्त प्रतीक साना काजीका कहाँ थिए र उसको महत्वाकाङ्क्षी मुटु पनि त त्यति भावुक र कमलो थिएन जसलाई साना साना मानव पीडाले पगाल्न सकोस् ऊ त आफ्नो हवेलीमा केही क्षण आनन्दसँग बिताउन छुट्टी लिएर बसेको उसलाई यो बेकारको झन्झटमा अहिले फस्न के खाँचो हो अहिले उसको विरोधी गुटका मानिसको सरकार भएको भए पनि हमला गर्ने एउटा इस्यु बनाउन सकिन्थ्यो यसलाई तर सरकार आफ्नै संसार आफ्नै अनि केका लागि यो झन्झट त म के गरौँ त तेरा जहान तेरा गाउँले छिमेकको भोक मेटाउन म चन्दा बटुलेर हिँडौँ कि सानो काजीको स्वरमा एउटा क्रूर व्यङ्गको ध्वनि थियो मालिक भुमाले सानो काजीसँग आँखा जुदाउने साहस बडो कठिनसँग आफूमा जुटाएर भन्यो बुढा मालिक हुनु भावे यस्ता बेला केही न केही त जान त बुढा काजीकै पछि सानो काजीले क्रूर हास्यको फुट स्वरमा दिँदै भन्यो तिमीहरूमध्ये धेरैका त भेला पनि त भयो तर मालिक बाँचुन्जेल त खानै पर्यो आफूले मर्छु भनेर कालले लाँदैन सानो काजीको क्रूर परिहासले आहत भएको भुमाले दबाईको स्वरमा बेन्ती गर्यो बुढा मालिकबाट बकस भएको बगर सघाउनु पनि घरमा गेडो मुठो छैन केही बक्सिस भए त्यतैबाट बगर सघाएर मङ्सिर लागेपछि गेडी मुठो हुल्दा हौ हेर भुमा सानो काजीले विरक्त भए चाहिँ उठ्दै भन्यो बुढा काजीको पालामा जस्तो छैन अहिले बुढा काजीका पालामा त मङ्सिरमा मोरी त्यसपाथि ब्याज लिने कबुलियतमा दिन मिल्थ्यो तर अब त त्यसरी नाजायज ब्याजमा रैती चुस्न कानुनले दिँदैन यही नै त हो आखिर प्रजातन्त्रको अर्थ त्यसमाथि हामी त आफै कानुन बनाउने स्थितिका हामीबाटै यस्तो भ्रष्टाचार भयो भने सानो काजीले माझीहरूतिरबाट मुन्टो फर्काएर मेचको पाखुरामा अड्याएको बन्दुक उठाएर त्यसको च्याम्बर चेक गर्दै बगैँचाको एक कुनातिर बढ्यो एकैछिनपछि एउटा गोलीको विस्फोट र चराचुरुङ्गीको च्याच्या छुछुले माझीहरूको सास फर्क्यो सानो काजी पर नासपातीको रुखमुनि उभिएर आफ्नो हातको बन्दुकको नालबाट निस्किँदै रहेको धुवामा हेर्दै थियो बुधु नै काजीको सिका टिप्न हुरहुराउँदै दौड्यो सानो काजीका आँखामा एउटा भयङ्कर प्रतिशोधको ज्वाला र दोस्रो हातमा ज्यान मारा नाल अब माझीहरूको उसका सामु उभिरहने न त आँट नै थियो न यसबाट कुनै अर्थ निस्कने उनीहरूलाई आशा थियो त्यसैले बढी जिकिर गरेर उसको मनमा दया र विवेक जन्माउनु एउटा मरिचिका मात्र थियो उनीहरू निराशा र हताशले डुबेका आँखा र छाती लिएर फर्के